हसिन हाँस्दै छिन् कि रुँदै छिन् भन्दै आउन हे ईश्वर तिमीलाई त थाहा छ होला खुसी छानु भानी त्यही खुसीमा आउँछु म पनि नि मेरो याद थाहा छ होला आज उनी कहाँ छिन् हाँस्दै छिन् कि रुँदै छिन् भन्दै आउन हे ईश्वर तिमीलाई त थाहा छ होला आज उनी कहाँ छिन् हाँस्दै छिन् कि रुँदै छिन् भन्दै तिमी आज होला आज मौनी कहाँ छिर हाँस्दै छिर कि रुँदै छिन् भन्दै ईश्वर तिमीलाई होला आज उनी कहाँ मेरो आज मुनि कहाँ छिन् हाँस्दै छिन् कि रुँदै छिन् भन्दै हे ईश्वर तिमीलाई रुँदैछिन् कि रुँदैछिन् भन्दै आउन हे ईश्वर तिमीलाई त थाहा छ होला आज उनी कहाँ छिन् हाँस्दैछिन् कि रुँदैछिन् भन्दै आउन